आमा बाबु भाइ दिदी बहिनी शान्ति हाम्रो चाहना देश विदेशका नेपालीलाई शुभकामना बडा दसैँको कामना शुभकामना वर्षमा दिनको यो बडा दसैँ र मेरो लाइएन वर्षमा दिन पाइएन देश र जनता भन्दामा भन्दै घर जान पाइएन धानकै वाला झुलाउला मायालाई बोलाउला धानकै वाला झुलाउला जन्मले तिर्दी हुन् मेरी बप्रिया क्यालेन्डर हेरी कलमले तिर्दी हुन् मनमा आशा आउँछ कि भन्ने ओ बाटो हेर्दी हुन् धनकै बाला झोलाउला मायालाई बोलाउला धनकै बाला झोलाउला छोरी टिकामा थापी दक्षिण गन्दा हुन् छोरामा छोरी टिकामा थापी दक्षिण गन्दा हुन् आमाको छेउमा पछ्यौरी बाँदै खोइ बाबा भन्दा हुन् आर्कै पाला झोलाउला लागि खटिन्छौँ हामी दिन रात जहिले शान्तिको लागि खटिन्छौँ हामी दिन रात जहिले आएन छोरो भनी मामा हरुनु कहिले धनकै बाला झोलाउला मायालाई बोलाउला धनकै बाला झोलाउला मायालाई का दुःख मनै मन लुकाउ तिम्रो त्यो पीडा राष्ट्रले नव दुर्गाको भाकरै गर्छौ भन्दैनौ आशिक हामीलाई मात्रै चाहिन्न केही मुलुकमै शान्ति ल्याउ धनकै बाला झोलाउला शान्तिलाई बोलाउला धनकै बाला झोलाउला